नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com एट office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पार्टी प्यालेस नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट संसारभरि के साथ सुनिरहनु भएको अपराह चार बजेको अर्पण खबरमा यहाँलाई स्वागत छ म सुजिता हमाल अब खबर विस्तारमा विभिन्न संवैधानिक नियुक्तिका विषयमा छलफल गर्न बसेको संवैधानिक परिषदको बैठक केही बेर अघि मात्रै सकिएको छ प्रधानमन्त्री कार्य सिंहदरबारमा बसेको बैठकमा अख्तियार प्रमुखको नियुक्तिमा विवादित बन्नु भएका लोकमान सिंह कार्कीको विषयमा बैठकमा छलफल भएको थियो बैठकले कार्कीलाई अख्तियारमा ल्याउने प्रयास भएको बुझिएको छ भर्खरै बैठक सकिएकाले संचारकर्मीलाई जानकारी दिइसकेकाले बैठकको निर्णयका विषय बाहिर आएको छैन यसैबीच बैठक सकिएपछि अन्तरिम चुनावी मन्त्री परिषद अध्यक्ष खिल्लास रेग्मी गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा सहभागी हुनुभएको छ जेठ पन्ध्र गते मनाउन लागि गणतन्त्र दिवसको तयारीका विषयमा छलफलका लागि रेग्मीसँग समितिको अहिले छलफल चलिरहेको छ यसअघि उच्च स्तरीय राजनैतिक समितिले लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुखका नियुक्ति गर्न सिफारिस गरिसकेको थियो कार्कीलाई अख्तियार प्रमुख बन्न परेको रिटलाई सर्वोच्च अदालतले खारेज गरिदिएपछि बस्न लागेको बैठकमा कार्कीको नियुक्तिका विषयमा निर्णय हुन सक्ने बाटो भने खुलेको छ चुनावी रणनीतिका विषयमा छलफल गर्न नेकपा एमालेको पोलिट ब्युरो बैठक चलिरहेको छ झण्डै तीन घण्टादेखि पार्टी कार्यालय बल्खुमा बसिरहेको बैठकमा चुनावी अभियान र पार्टीको आन्तरिक विषयमा पनि छलफल भइरहेको नेताहरूले बताएका छन् एमाले जेठबाट दुई महिने चुनावी अभियान सुरु गर्न लागेकाले त्यसको तयारीका विषयमा आज छलफल हुने पोलिट ब्युरो सदस्य रघुजी पन्तले जानकारी दिनुभयो पन्तका अनुसार कार्कीलाई अख्तियार प्रमुख बनाउन नहुने विषयमा यसअघि पार्टीले निर्णय गरे पनि सरकार नियुक्तिको प्रक्रियामा लागेकाले त्यस विषयमा पनि आजको बैठकमा थप छलफल हुनेछ एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य लीलामणि पोखरेलले काङ्ग्रेस एमाले संविधानसभा निर्वाचन नगर्ने पक्षमा रहेको बताउनु भएको छ क्रान्तिकारी पत्रकार संघ रोल्पाले आयोजना गरेको पत्रकार सम्मेलनमा पोखराले पोखरेलले असारमा गर्ने भनिएको निर्वाचन गर्न अब सम्भव नभएकोले मङ्सिरको पहिलो सातामा जसरी पनि निर्वाचन गर्नुपर्ने बताउनु भएको छ पोखरेलले आफ्नो पार्टीलाई कमजोर पर्ने चौतर्फी षड्यन्त्र भएको बताउँदै कुनै पनि षड्यन्त्रलाई चिर्दै पार्टी संविधान सभाको निर्वाचन सम्पन्न गर्ने पक्षमा रहेको बताउनु भएको छ संविधान सभाको निर्वाचन सम्पन्न गर्न नदिने चार पाँचवटा तत्त्व क्रियाशील रहेकोले कुनै न कुनै ढङ्गले मिति सारिरहने पक्षमा रहेको बताउनु भएको छ क्रान्तिको रक्षा र जनताको सपना पूरा गर्ने आफ्नो पार्टी मात्र रहेको दावी गर्दै उहाँले मोहन वैद्य किरणले नेतृत्व गरेको नेकपा माओवादी सैद्धान्तिक र राजनैतिक विवादका कारण अलग भए न अलग भएको नभई कसैको इसारामा अलग भएको आरोप लगाउनु भएको छ भारतको कर्नाटक राज्यमा आज विधानसभाको चुनाव भइरहेको छ बिहानैदेखि सुरु भएको मतदानमा मुख्य गरी त्यहाँको सत्ताधारी दल भारतीय जनता पार्टी र विपक्षी दल बीच मुख्य प्रतिस्पर्धा हुनेछ त्यसबाहेक पूर्व मुख्यमन्त्री बिएस पाको कर्नाटक जनपक्ष पार्टी पनि प्रतिस्पर्धाको रूपमा चुनावी मैदानमा छ कर्नाटक जनपक्ष पार्टी बिएसपी पाले भारतीय जनता दलबाट फुटेर गठन गरेको पार्टी हो कर्नाटक भारतको सबैभन्दा ठूलो प्रान्त हो जहाँ कुल दुई सय चौबिस सदस्यीय विधानसभा छ कर्नाटकको चुनावले केन्द्रीय सरकारलाई पनि असर गर्ने भएपछि भारतका विभिन्न दलका नेताहरू अहिले व्यापक चुनावी प्रचार प्रसारमा छन् दक्षिण भारतीय फिल्म नगरी कर्नाटकमा केही उम्मेद्वारहरू फिल्मी कलाकार पनि जारी रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् कन्नड फिल्मका हस्ती एमएच अम्बारियस पनि काङ्ग्रेसको तर्फबाट चुनावी मैदानमा रहेका छन् चुनावी प्रतिस्पर्धामा कुल दुई जना उम्मेद्वार लडिरहेका छन् र एसिसी अन्डर नाइन्टिन क्रिकेटमा नेपालले समूह चरणको दोस्रो खेलमा नेपालले कतारको उन्नाइस वर्ष मुनिको टोलीलाई नौ विकेटले पराजित गरेको छ टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको कताले छत्तिस दशमलव तीन ओभरमा तिरानब्बे रन मात्र बनाउन सक्यो जवाफी ब्याटिङ गरेको नेपालले दस दशमलव पाँच ओभरमा एक विकेट गुमाएर चौरानब्बे रन बनाएको थियो नेपालका लागि अमित श्रेष्ठले नट आउट सत्तरी रन बनाए तेत्तिस बल खेलेको श्रेष्ठले एघार चौका र एक छक्काको मद्दतमा सत्तरी रन बनाएका थिए यस्तै हरिशङ्कर शाहले आठ तथा निश्चल पाण्डेले बाह्र रनको योगदान दिएका थिए नेपालका लागि अविनाश कर्णले चार तथा सुशान्त बारीले दुई र भुवन कार्की र निश्चल पाण्डेले एक एक विकेट लिएका थिए कतारका उजिर अहमदले सर्वाधिक चौबिस रन बनाएका थिए भने मर्जी महम्मदले बेगले सोह्र र सायद सोफन शाहले चौध तथा जहाङ्गीर इसानले बाह्र रन बनाएका थिए खेलमा कतारका तीनजना ब्याट्समानले खाता खोल खोल्न सकेका थिएनन् हवस् त अपरान्न चार बजीको अर्पण खबर सकियो म सुजिता हमाल बिदा भएँ नमस्कार